बुलबुल एउटा इरानी चरा बुलबुल माली रोयो डाली रोयो फूल झरेपछि माली रोयो डाली रोयो फूल झरेपछि उसको चर्चा बल्ल चल्यो हिजो मरेपछि दुःखसँग यात्रा गर्यो पौडिएर उसले दुःखसँग यात्रा गर्यो पौडिएर उसले डुङ्गाली माझी आयो पारी तरेपछि उसको चर्चा बल्ल चल्यो हिजो मरेपछि पार्टी पौवा चौतारिनी बनाएको रहेछ पार्टी पौवा चौतारिनी बनाएको रहेछ राम्रै कुरा चल्दो रहेछ राम्रो गरेपछि उसको चर्चा बल्ल चल्यो हिजो मरेपछि दिनभरि मान्छेहरू आफ्नै सुरमा हुन्छन् दिनभरि मान्छेहरू आफ्नै सुरमा हुन्छन् उज्यालाको खोजी गर्छन् साँझ परेपछि माली रोयो डाली रोयो फूल झरेपछि उसको चर्चा बल्ल चल्यो हिजो मरेपछि धादिङमा जन्मनुभएका गजलकार कमल अरियालको लौरो गजल संग्रहभित्र संग्रहित यसै गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको राति प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म गजलकार कमल अरियालको लौरोभित्र संग्रहित केही गजलहरू वाचन गर्दै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउँछु कमल अर्यालको लौरो गजल संग्रह दुई हजार पचहत्तर साल साउनमा प्रकाशित भएको गजल संग्रह हो र यसभित्र उहाँका गजलहरू संग्रहित छन् छयासीवटा गजल संग्रहित यस गजल संग्रह उहाँको जन्मस्थान दादिङको मैदी दुई हो र हालको स्थायी बसोबास रत्नगर नगरपालिका तीन चितवन रहेको छ र उहाँको विभिन्न पुस्तकहरू प्रकाशित भइसकेका छन् यी प्रतिनिधि नेपाल गजलहरू संयुक्त दुई हजार सत्तरी सालमा हैसियत दुई संयुक्त गजल संग्रह दुई हजार एकात्तर तिमी आउनु अघि गजल संग्रह दुई हजार एकात्तर अक्षरहरूको पिरामिड संयुक्त गजल संग्रह दुई हजार बहत्तर तिमी आएपछि गजल संग्रह दुई हजार त्रिहत्तर शब्द शिविर संयुक्त गजल संग्रह दुई हजार चौहत्तर र लौरो गजल संग्रह दुई हजार पचहत्तरमा उहाँको प्रकाशित पुस्तकहरू हुन् र वाल्मिकी साहित्य सदन चितवनका कोषाध्यक्ष कालीगण्डकी साहित्य समाज चितवनका उपाध्यक्ष हाम्रो मजेरी साहित्य प्रतिष्ठानका आजीवन सदस्य पल्लभ साहित्य प्रतिष्ठानका आजीवन सदस्य र गजलमन चितवनका आजीवन सदस्य हुनुहुन्छ कमल अरियालका गजलहरू आज वाचन गर्दै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउँछु अब मैले आजको बुलबुलको सुरुवातको सांगीतिक गजल यो राख्दैछु तकबर करती थी वो कैसी पागल लड़की थी वो कैसी पागल लड़की थी टेढ़े झोंकों में चलने का तस्वुर करती थी वो ऐसी पागल लड़की थी वो ऐसी पागल लड़की थी झड़के बेमानी मौसम में पतझड़ के बेमानी मौसम में पतझड़ के बेमानी मौसम में फूलों का तस्वुर करती थी वो ऐसी पागल लड़की थी मुझे तुझ पे लिख कर मेरा नाम रेत पे लिख कर मेरा नाम रेत पे लिख कर एकमन भन्छ किताबको दोकान थाप्नु पर्ला एक मन भन्छ किताबको दोकान थाप्नु पर्ला अर्को मन भन्छ शराबको दोकान थाप्नु पर्ला यसरी कुदिरहेछन् मनहरू छातीभित्र यसरी कुदिरहेछन् मनहरू छातीभित्र लाग्छ कहिले बहावको दोकान थाप्नु पर्ला अर्को मन भन्छ शराबको दोकान थाप्नु पर्ला राजधानीतिर बदमाशहरू धमाधम ओहिरिरहेछन् राजधानीतिर बदमाशहरू धमाधम ओहिरिरहेछन् एक मन भन्छ नकाबको दोकान थाप्नु पर्ला अर्को मन भन्छ शराबको दोकान थाप्नु पर्ला बताउनुहोस् न हजुर के को दोकान थापौं बताउनुहोस् न हजुर के को दोकान थापौं यो अभावले भन्छ अभावको दोकान थाप्नु पर्ला एक मन भन्छ किताबको दोकान थाप्नु पर्ला अर्को मन भन्छ शराबको दोकान थाप्नु पर्ला मैले कमल अर्यालको लौरो संग्रहभित्रको गजलहरू सुनाइरहेको छु अर्को एउटा छोटो मिटरको गजल छ मलाई दुखाइदिनु भयो हजुरले मलाई दुखाइदिनु भयो हजुरले घाउमा समाइदिनु भयो हजुरले नबोलिदिनु भयो नबोलाइदिनु भयो नबोलिदिनु भयो नबोलाइदिनु भयो पराई बनाइदिनु भयो हजुरले घाउमा समाइदिनु भयो हजुरले म आगो लगाऊ कसोरी घरैमा म आगो लगाऊ कसोरी घरैमा हातैमा सलाइदिनु भयो हजुरले काहुमा समाइदिनु भयो हजुरले क्या दादागिरी भो यी नजर मेरा हुन् क्या दादागिरी भो यी नजर मेरा हुन् आँसु पो बगाइदिनु भयो हजुरले मलाई दुखाइदिनु भयो हजुरले काहुमा समाइदिनु भयो हजुरले बुलमुलमा अबको पालो अर्को सांगीतिक गजलको बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल विदेश नजानु नेता भाषण गरे गए विदेश नजानु नेता भाषण गरे गए गाउँबाट लस्कर युवाहरू झरे गए उनी कौशीमा बिस्कुन सुकाइन निदाइन् उनी कौशीमा बिस्कुन सुकाइन निदाइन् चरा आए केही खाए केही छरे गए गाउँबाट लस्कर युवाहरू झरे गए आज पनि नयाँ लौरो फ्याँकिए किनारमा आज पनि नयाँ लौरो फ्याँकिए किनारमा बगर हेरिरह्यो बटुवा खोला तरे गए गाउँबाट लस्कर युवाहरू झरे गए केटाहरू अझै हेरिरहे डिलबाट केटाहरू अझै हेरिरहे डिलबाट केटीहरू धारो थापे गाग्री भरे गए विदेश नजानु नेता भाषण गरे गए गाउँबाट लस्कर युवाहरू झरे गए कमल अरियालको लौरो गजल सङ्ग्रहभित्र संग्रहित गजल मैले वाचन गर्दै बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ आजको बुलबुलमा मैले कमल अरियालका गजलहरू वाचन गरिरहेको छु लौरो गजल सङ्ग्रहभित्र रहेका गजलहरूलाई सुनाइरहेको छु दुई हजार पचहत्तर साल साउनमा प्रकाशित भएको कमल अरियालको गजल संग्रह हो यो र उहाँका प्रकाशित कृतिहरूमा यी प्रतिनिधि नेपाली गजलहरू संयुक्त हैसियत दुई संयुक्त तिमी आउनु अघि गजल संग्रह अक्षरहरूको पिरामिड संयुक्त गजल संग्रह तिमी आएपछि गजल संग्रह शब्द शिविर संयुक्त गजल संग्रह र यो लौरो गजल संग्रह उहाँका प्रकाशित कृतिहरूमा पर्छन् म अब उहाँको लौरोभित्र संग्रहित तेत्तिसौं गजल वाचन गर्छु भ्यागुताहरू आउँछन् तर्साउँछन् जान्छन् भ्यागुताहरू आउँछन् तर्साउँछन् जान्छन् माझीहरू फकाउँछन् झोक्याउँछन् लान्छन् दुःख गर्यो हुर्कायो साना भुराहरूलाई दुःख गर्यो हुर्कायो साना भुराहरूलाई आफन्तहरू बैरी बन्छन् समाउँछन् खान्छन् माझीहरू फकाउँछन् झोक्याउँछन् लान्छन् यता आफ्नै भएर पनि आफ्नो भएन खोलो यता आफ्नै भएर पनि आफ्नो भएन खोलो गाउँदेखि पत्थर ल्याउँछन् ताक्छन् हान्छन् माझीहरू फकाउँछन् झोक्याउँछन् लान्छन् हुल्का हुल केटाकेटी आउँछन् बल्छी बोकेर हुल्का हुल केटाकेटी आउँछन् बल्छी बोकेर घाउ नै घाउ बनाउँछन् दुखाउँछन् तान्छन् भ्यागुताहरू आउँछन् तर्साउँछन् जान्छन् माझीहरू फकाउँछन् झोक्याउँछन् लान्छन् कमल अरियालको गजल यो वाचन गरेँ मैले तेत्तिसौँ गजल थियो लौरो गजल संग्रहभित्र र अब अर्को एउटा सांगीतिक गजलको पालो Thank you.

हे प्रिया लाखेहरूको चहल पहल छ सिंहदरबारतिर नलानु छोरो डराउला यसो हेर्दै गर्नु सही बिस्कुन हराउला नयाँ साथीलाई कलम पठाएको छु नयाँ साथीलाई कलम पठाएको छु कोसेली भनेर मन पराउला या नपराउला यसो हेर्दै गर्नु सही बिस्कुन हराउला आज राधिका आइनन् कृष्ण मानेनन् आज राधिका आइनन् कृष्ण मानेनन् बिचरा गाई भोकै छ कसले चराउला हजुरको टौवामा कौवा कराउला यसो हेर्दै गर्नुहोस् है बिस्कुन हराउला मैले कमल अर्यालको लौरो गजल सङ्ग्रहभित्र वाचन गरेका धेरै गजलहरूमा रदीफ कम पाएँ र काफिया मात्रै रहेको गैर गैरमुरादफ गजलहरू धेरै पाएँ तर मैले सबै गजल प्रस्तुत गरिरहेको छैन अहिले जति पनि मैले बुलबुलमा प्रस्तुत गरेँ ती गरेका मध्ये कमैमा मात्र रदीप छन् र छन् भने पनि शब्दहरूमा मात्रै छन् शब्द समूहमा छैनन् छोटा छोटा रदीपहरू छन् म यसको चौनौ गजल यो पुस्तकभित्रबाट लिन्छु यसमा चाहिँ पाँच सेरको गजल छ मैले अहिलेसम्म चार सेरका गजलहरू वाचन गरेको थिएँ उज्यालो बोक्नेहरूको घोर अपमान छ उज्यालो बोक्नेहरूको घोर अपमान छ र त बस्ती अँध्यारो अनि सुनसान छ खै कसरी देश चलाउँछन् तिनीहरूले खै कसरी देश चलाउँछन् तिनीहरूले न्याय बेचेर सधैँ कुर्ची ताना तान्छ र त बस्ती अँध्यारो अनि सुनसान छ बाले यसकारण अस्पताल जान्न भन्नुभयो बाले यसकारण अस्पताल जान्न भन्नुभयो त्यहाँ पनि हत्याराहरूको ठूलो बथान छ र त बस्ती अँध्यारो अनि सुनसान छ चल्दो रहेछ देश आँसुमा लुटपुटिएर पनि चल्दो रहेछ देश आँसुमा लुटपुटिएर पनि नालायकहरूको छुट्टै आफ्नो विधान छ र त बस्ती अँध्यारो अनि सुनसान छ यसकारण मसाल लिएर निस्किए हातहरू यसकारण मसाल लिएर निस्किए हातहरू सरकारको न कुनै विचार छ न सुन्ने कान छ उज्यालो बोक्नेहरूको घोर अपमान छ र त बस्ती अँध्यारो अनि सुनसान छ मैले पाँच शेरको अर्को एउटा गजल पनि वाचन गर्दैछु यसै पुस्तकबाट सन्ताउन्नौ गजल छ यो र यसमा पनि रदीप छ मैले रदीप छैन भनेपछि रदीप भएका भएका गजलहरू भेटेको छु कमल अरियालको पुस्तक लौरोमा मैले सन्ताउन्न गजल बुलबुलको अबको वाचनमा गर्दैछु के के रहेछ पोल्टाभरि देखियो बाटोमा के के रहेछ पोल्टाभरि देखियो बाटोमा जोगाएर राख्नु भएको थियो टेकियो बाटोमा छिमसिमे पानी पर्यो घाम पनि लाग्यो सिमसिमे पानी पर्यो घाम पनि लाग्यो इन्द्रणीको सातै रंग भेटियो बाटोमा जोगाएर राख्नु भएको थियो टेकियो बाटोमा आज बल्ल आफ्नो मान्छे भेट हुनुभयो आज बल्ल आफ्नो मान्छे भेट हुनुभयो अलिकति मनको घाउ बेचियो बाटोमा जोगाएर राख्नु भएको थियो टेकियो बाटोमा सपनीमै विकासको सुरुवात भयो सपनीमै विकासको सुरुवात भयो भत्किएको पुल थियो फेरियो बाटोमा जोगाएर राख्नु भएको थियो टेकियो बाटोमा अब एउटा विजयको माला लाउनु छ अब एउटा विजयको माला लाउनु छ नमस्कारको खेल धेरै खेलियो बाटोमा के के रहेछ पोल्टाभरि देखियो बाटोमा जोगाएर राख्नु भएको थियो टेकियो बाटोमा कमल अर्यालको लौरो गजल संग्रहबाट मैले लस्कर यी तीनवटा गजलहरू वाचन गरेपछि अब बुलबुलमा अर्को रात्रि साङ्गीतिक गजल जब आंख जब बंद किया करते सामने आप हुआ करते हैं आंख जब बंद किया करते हैं आंख जब बंद हवस् त यिनै साङ्गीतिक गजलहरू र कमल अरियालको लौरो सङ्ग्रहभित्रका गजलहरूको वाचन सँगसँगै आजको रात्रि प्रस्तुति बुलबुलबाट अब विदा हुने बेला भएको छ तपाईँ आफ्ना गजलहरू बुलबुल साहित्य एट जीमेल डट कममा हामीलाई पठाएर वाचन गर्न पठाउन सक्नुहुन्छ र मैले बुलबुलमा क्रमशः वाचन गर्दै गर्छु गजल सम्बन्धी कुनै पनि कार्यक्रमका सूचनाहरू तपाईँले हाम्रो कार्यक्रमबाट प्रस्तुत गराउन सक्नुहुन्छ सूचनाको लागि सब्जेक्टमा सूचना लेख्नुहोला र गजल पठाउँदै हुनुहुन्छ भने बुलबुलको लागि गजल भनेर सब्जेक्टमा लेखिदिनु भयो भने छिट्टै हामीहरूको आँखा पर्छ र त्यसलाई हामी सामेल गर्छौँ हवस् त आजको कार्यक्रमबाट उत्पादन सघि प्रवीण श्रेष्ठ र म अच्युत किमिरे विदा हुन्छौँ जाँदा जाँदै कमल अरियालको लौरो गजल संग्रहबाटै एउटा गजल वाचन गर्दै शुभरात्रि भन्छु जहिलेसम्म तेल थप्छौ बलिरहन्छ सानो जहिलेसम्म तेल थप्छौ बलिरहन्छ सानो तिम्रो मेरो शीत युद्ध चलिरहन्छ सानो त्यति विघ्न ठूलो गल्ती के भएछ मेरो त्यति विघ्न ठूलो गल्ती के भएछ मेरो अमृतको खेती गर्छु विष फलिरहन्छ सानो तिम्रो मेरो शीत युद्ध चलिरहन्छ सानो नजिक हुँदा त्यति मिठो लागिन कि म नजिक हुँदा त्यति मिठो लागिन कि म नउठाउँदा सिनको पनि ढलिरहन्छ सानो तिम्रो मेरो शीत युद्ध चलिरहन्छ सानो एकान्तको मिठो बात सुनाइनौ मलाई एकान्तको मिठो बात सुनाइनौ मलाई मनभित्र मैलो भए छलिरहन्छ सानो तिम्रो मेरो शीत युद्ध चलिरहन्छ सानो तिमीसँग हात जोडे माफ दिन्नौ अझै तिमीसँग हात जोडे माफ दिन्नौ अझै पानी भनी तेल राख्दा जलिरहन्छ सानो जहिलेसम्म तेल थप्छौ बलिरहन्छ सानो तिम्रो मेरो शीत युद्ध चलिरहन्छ सानो बुलबुल एउटा इरानी चरा बुलबुल